नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा पनि हामी शङ्कर लामी छानेको निबन्ध संग्रह गोधुली संसार लिएर आइपुगेका छौं हामीले मंगलबारको श्रुति सम्वेकमा गोधुली संसारभित्रका शङ्कर लामी छानेका निबन्धको वाचनहरू सुनाइरहेका छौं आजको कार्यक्रममा पनि यसभित्रका निबन्धहरू सुनाउने क्रममा पहिलो निबन्ध अब वाचन सुरु हुन्छ जनक र पिता दुवै शीर्षकको पृष्ठ त्रिपन्नबाट मनलाई पनि शान्ति अनेक प्रकारको चाहिँदो रहेछ सत्यका व्याख्या जस्तै शान्तिका व्याख्या पनि पाँचमिक आयाममा आधारित हुँदा रहेछन् यहाँ मैले आयामको विभाजन गर्दा चतुर्थलाई समय तथा पाँचौंलाई भोक्ताको प्रतिक्रियाका रूपमा लिएको छु अब यहीँ हेरौँ न राति मुसाले दुःख दियो सुत्ने कोठाभित्रै भण्डार छ त्यहाँ उसले टिनका बट्टाहरू खोली निरीक्षण र भोजन गरेको विभिन्न टिनका आकारबाट तिनको ढक्कन खोल्दा आएको टिन रङ्गबाट वा भनौँ त्यसको वाद्यवादनको झङ्कारबाट म पिउजेँ यो जाडोमा सिरक परित्याग गर्नु जस्तो गाह्रो केही छैन त्यो पनि मध्यरातमा उठ्नै पर्यो पसे भण्डारमा तर मुसा कहाँ देख्नु एकछिन खोजे आत्मसन्तोषकै लागि भए पनि अनि भोलि बिहानै त्यसको आउने पाल टाल्नु पर्यो भने निश्चय गरेर म फेरि ओछ्यानमा पल्टेँ निद्रा किन लाग्थ्यो त्यो पनि एउटा भाते निद्रा बिग्रेपछि अनेक कुरा बिउजिन थाले भोलि बिहिबार छ भोलिसम्म मैले दुईवटा लेख लेखिसक्नु छ यो हिजो रातिको कुरा आज बिहानै मुसा अभियानमा लागे कसो कसो सफाइको सिलसिलामा पुरानो एक कापी फेला पर्यो चिर परिचित आफ्नो अक्षर देखेर पढ्ने लोभ त्याग गर्न सकिन धेरै वर्ष अघि लेखेको एउटा निबन्ध रहेछ अप्रकाशित पढ्दै गएँ आफ्नो अपरिपक्व शैली उप कता कता हाँसोमय रमाइलो लाग्दा लाग्दै पनि त्यस लेखको व्यङ्ग्यले कुदकुत्याउँदै गयो त्यसमा प्रजातान्त्रिक अवस्थाको राजनीति उपर, सामाजिक अवस्था उप गुलाफी र खास गरी बाहिरी भूमिको उपज बनेर आएका नेताहरू तथा तिनको दृष्टिकोणलाई चिमोट्ने प्रयास गरिरहेको रहेछ थाहा छैन त्यो झोकमा त्यो लेखेँ र कुन झोकमा त्यो छपाइन शीर्षक छ पौडिने कला र त्यसमा मजा लागेका केही अंश उद्धित गर्छु यहाँ पौडिन सिक्नु गाह्रो छैन अझ पौडिन सिकाइनु त झन् सजिलो छ पानीको धर्म के भने ऊ मानिसलाई न डुबाउँछ न उतार्छ अब यसमा मानिसको कौशल मात्र छ ऊ कत्तिको हातखोटा चलाउन जान्दछ जान्यो भने रमाइलै छ नजानेमा खै त्यसको अनुभव मलाई अझै भइसकेको छैन पौडी खेल्न मलाई काशीमा सिकाइयो मेरो मामाहरू र उनका साथीहरूको कृपाबाट उनीहरूको सिकाउने कायदा साह्रै सजिलो थियो कमसेकम सिकाउनेहरूको लागि छ सात वर्षको ठिटोलाई जुरुक्क उचाल्यो तख्ताको छेउमा लग्यो र सके जति टाढा पानीमा उत्याइदियो ज्यान सबैलाई प्यारो हुन्छ र मर्नु अघि हातकोटा चलाउन सबैले जानेको हुन्छ जसले पनि चलाउँछ एक दुई गाग्री पानी पेटमा परेर आन्द्रा सफा हुन्जेल केटर पौडिन सिपालु तर यो काशीको कुरा जहाँ गङ्गाजीको पानीमा यति मध्यम बहाउ छ त्यो पोखरी चाहिँ भान हुन्छ र पानी स्वच्छ छ यति त्यो पोखरीमा सम्भव छैन नेपालमा आएर मैले पौडी खेलेको छैन अहिले त अनेक स्विमिङ पुल बनिसके शङ्कर सुन्दछु म जन्मनुभन्दा हजारौँ वर्ष अघि यो काठमाडौँ उपत्यका एउटा ठूलो दह थियो अरे यसको निर्मल पानीमा कमल फुल्दथ्यो अरे र जहाँ भगवान् बुद्धलाई रमाइलो लागेका थिए अरे र जहाँ एउटा डिस्को जमिन भेट्टाएर स्वयम्बुले विश्राम गरेको थियो अरे अनि मानिसहरूको पुकाराबाट मञ्जुश्रीले खड्गद्वारा पानीको निकास बनाइदिए अरे र मानिसले भेट्टाए मरिलो बाटो खेतीका निमित्त मञ्जुश्रीले पानी बगाएर असल गरे वा गरेनन् त्यो पनि अब एउटा दुविधा र विवादास्पद कुरो बनेको छ कारण पेटका निमित्त मानिसले पहाड फोडिहाल्थ्यो खेत बनाइहाल्थ्यो मुगलान लागिहाल्थ्यो अहिले लेखेको भए मुगलानको सट्टा प्रवास भन्थे होला अनि यति सुन्दर दह मास्नु असल थियो र कमसेकम मलाई मन परेन भला बनारसबाट आएर नेपालमा पौडी खेल्न नपाउनु कति रमाइलो कुरा तर यो मेरो प्रारम्भिक प्रतिक्रिया जब म यहाँ वातावरणमा भिज्दै आएँ अनि मैले बुझेँ हिमालयको देशमा पानीको अर्कै महत्त्व छ यहाँ त पानीले अनौठा अनौठा खेल अनेक करिश्मा अनेक रूप देखाउँदो रहेछ कुन सुपुत्रको मजाल पानीमा उत्रिने यहाँ पानीको कति गति बडा स्वच्छ छ भूपिका कविता जस्तै अँ नदी यहाँ सधैँ खुम्चिएको हुन्छ तर एक दुईपटक आकाशको भरमा उर्ली पनि दिन्छ पानी असलमा नेपाल मन पराउँदैन या त हिमाली हावामा जमी जमाओ वा हिउँ बनिदिन्छ या त फेरि कदममा चञ्चलता छ भने मलिलो माटो लुपुटाई दक्षिण पन्था नै हुन खोज्छ अर्को एक ठाउँमा लेखेको रहेछु फिजिक्स पढ्दा सिकाइन्छ water finds its own level यो उखान निर्माण गर्नु अघि अङ्ग्रेजहरू नेपाल आउनुपर्ने यहाँ आएको भए उनीहरूले पानीको परिभाषा सायद यसरी गर्थे water finds its own level धीरधारा चन्द्रधारा वीरधारा युद्धधारा सुनधारा ढुङ्गेधारा सबका आफ्ना आफ्ना लेभल छन् अन्त्यको प्याराग्राफ यस्तो छ यी सब कुराको अर्थ नेपालमा मानिसले पौडी खेल्न जानेकै छैन म भन्दिनँ यहाँ त मानिस यसरी पौडी खेल्छ पानी नै देखा पर्दैन वा फेरि यसरी पौडी खेल्छ मानिस नै देखा पर्दैन पानी मात्र लेभल मात्र यो अनौठो शैली बुझेपछि मैले एउटा कुरो बुझेँ पौडी खेल्न सिक्नु गाह्रो छैन सिकिसकेको पौडी खेल्न बिर्सनु साह्रै गाह्रो छ तागा बसेर लेख्न जमरको कति गरे सकिन पौडिन कला अटेरी भई जाँदै गएन ऊ पुनः मद्वारा जन्मन चाहिरहेको थियो म चाहिँ अस्वीकार गर्दै रहेँ एकचोटि जनक भइसकेँ म अब उसको कुदरत हो आफ्नो व्यक्तित्व निर्माण गर्ने यो मेरो दलिल थियो तर बाल्यहट उसले त्यागेन यसकारण जनक नबनेर पिता बन्ने कबुल मैले गरेँ मेरो ध्येय एउटै थियो यो कचकचियालाई उसले भनेको जस्तो गरिदिएर पन्छाइदिने अनि निर्धक्क लेख्न बस्ने त्यस्तो मेरो विचार थियो यहाँ मैले छ लेख्न सकिनँ कारण त्यस लेखलाई प्रयोग गर्दा उसले स्वयं मलाई पो उपयोग गरेको अनुभव हुँदैछ अहिले उसलाई व्यक्तित्व लिन दिन आँखा चिम्रिँदा उसले स्वयं मेरो पो व्यक्तित्व लिइसकेछ अहिले कस्तो अनुभव हुँदैछ मलाई आफूले जन्माएको छोरो एक दिन बाटामा भेटियो देखिन्छ सबभन्दा राम्रो कोट लुगा जुत्ता लगाएर ऊ पट्टो भइरहेको त्यस क्षण आफ्ना सारा परिवेश अर्काको अङ्गको आवरण बनेको देख्दा समयलाई नै रिङ्गटा लागेको अनुभव हुन्छ एक क्षणमा उसको जन्म न्वारन हुर्क्याई सारा फन्को मार्छन् स्वयंको बाल्यावस्था जुर्मुराउँछ यौवन आङ तान्छ र प्रौढता खिसी गर्न थाल्छ त्यही प्रकार म यहाँ टक्क अडिन पुगेँ अचम्म मारेर आँखा चिम्लिदिएँ मेरो जीवनले मेरो पछाडि कुमबाट चियाइ चियाइ मेरो लेखनीलाई हेरिरहेको अनुभव हुन थाल्यो उसले फेरिको तातो सासको कान र गर्दनमा परेको न्यानोपन र त्यसको स्वच्छताको सुभाष कानमा रुमलिएको अनुभव भयो आँखा भएर पनि हामी अगाडि देख्न सक्दैनौँ खुट्टा भएर पनि हामी पछाडि जान सक्दैनौँ कत्रो व्यवस्था र कत्रो व्यङ्ग्य छ यस जीवनमा वर्तमानको एक क्षणिक बिन्दुमा हामीलाई ईश्वरले झुन्ड्याइदिएका छन् मानौ ठूलो भित्तामा एउटा किलोको घरमा झुन्ड्याइएका हामी क्यालेन्डर मात्र हौ उनका निमित्त हामीलाई हेरेर उनी आफ्नो दैनिक कार्यक्रमको नियोजन गर्छन् र हामी चाहिँ चलिरहेको महिनामा उनातिस दिन छ वा बत्तीस दिन त्यो पनि थाहा पाउन असमर्थ छौँ न त हामीलाई वर्षको आरम्भ थाहा छ न त अन्त्य यो चाहिँ अर्को अचम्मको कुरा छ निराशा अविसारीका बनी हामीलाई भेट्न आउँछ आधी पानी र अन्धकारमा आएकी त्यस प्रेमिकालाई रातभर अङ्कबद्ध गरेर हामी उषा बेला विदा गर्छौँ उठौँ कि प्रिय अब त कुखुरा करायो भने दिवस आउँछ दिवस जान्छ पुनः अन्धकार पुनः नयाँ अभिसार जीवनको यस एकनासेपनमा कति पनि उराट छैन कारण प्रत्येक प्रेम र प्रत्येक नवीन अभिसारपछि नयाँ लालीमा छ क्षतिजमा प्रेमीहरूको आँखाको लालीपनमा परिश्रमको क्लान्ति हुन्छ हुन पनि पर्छ तथापि त्यसमा पौरुषको सुमधुर र जीवनदायी गन्ध छ कारण एक सुडिस कविले भने चाहिँ कामरत पुरुषलाई आफ्ना चरमोद्वेगमा ईश्वर तथा शैतान दुवै देखिन्छन् आकृतिले शैतान प्रकृतिले भगवान् ईश्वरलाई पनि यस कुराको ज्ञान अवश्य होला कारण उनीप्रति गर्न सकेको व्यङ्ग्य मानिसको यही हो त्यस क्षण उनलाई पनि अनुभव हुँदो छोराले त मेरै पो लुगा लाएछ र मलाई जस्तै एकछिनपछि उनलाई पनि सान्त्वना मिल्छ होला उनी पनि जनक मात्र होइनन् पिता पनि रहेछन् स्मृति सम्वेकमा अहिले सुनेको निबन्धको शीर्षक जनक र पिता दुवै शङ्कर लामिछानेको गोदुली संसार निबन्ध संग्रहबाट हामीले यसलाई वाचन गरेर सुनायौं अब यसै संग्रहभित्र संग्रहित अर्को निबन्ध वाचन सुनाउँदैछौ शीर्षक छ जीवन एक प्राध्यापक बलिहारी जाऊं मैं धोबे बलिहारी जाऊं मैं धोबे बलिहारी जीवनमा सिक्न कहिल्यै छाडिँदैन रहेछ वा भनौँ जीवनले हामीलाई सिकाउन कहिल्यै छाड्दैन रहेछ कस्तो आनन्द हुन्थ्यो आफूले जानेका कुरा यसो गुटुमुटु मारेर एउटा कुनामा घुस्रेर तिनलाई खोतल खतल पार्नु त्यो कहाँ सम्भव अब यही कुकुर मर्ने बेलामा के किसिमको व्यवहार गर्छ त्यो मलाई थाहा थिएन अन्तरिक्षमा उड्ने कुकुरको लाइकाको बरु मलाई बढी जानकारी होला मेरो दलानमा धुस्रे मुन्टो लगाएर पिर्लिक्क पिलिक्क हेरी पुच्छरको चमर मेरो स्वागतमा हल्लाउने ब्राउनीलाई मैले चिन्न सकिनँ मेरो जीवनमा ऊ अनायास आउँछ अनायास जान्छ जाऊ मैं धोबे बलिहारी छ सात महिनाको उसको उमेर होला ऊ एक दिन मेरो घरको क्षेत्रमा अनाधिकार प्रवेश गर्छ आठ वर्षकी मेरी छोरी तिनताका भर्खरै जन्मेकी थिए मेरो छोरो छ वर्षको थियो र हामीले हालै डेरा सरेका थियौँ सहर बाहिरको डेरामा एक कुकुर भइदिए त्यसले कम रात्रिभर हाम्रो लागि जागरण बसिदिन्छ त्यस भावनाले हामीले एउटा कुकुरलाई गृहस्थीमा समावेश गरिसकेका थियौँ अनि उसको आगमन हुन्छ मजाले ढोका खोल्छ भित्र पस्छ र पुच्छर हलाउन थाल्छ छोरीको त आँखा खुलेको छैन छोरा भने दङ्ग पर्छ भन्छ ड्याडी ड्याडी कुकुर हेर्छु उही भुसिया जुन हामीले स्वेच्छाले अप्नाइसकेका छौँ अब एउटा सानो परिवारमा दुई भुसिया नियोजनभन्दा बाहिरको कुरा म भन्छु निकालिदेऊ त्यसलाई <laughs> मेरो बलिहारी मेरो मन ऊ जाने भए पो लात नोल बिस्कुट केहीले पनि जाने होइन बिस्कुट खुवाउँदै म उसलाई कालीमाटी पुर्याउँछु र हाइवेको गन्धमा लरबराएर घर फर्कन्छु ऊ घरमै हुँदा हुँदा मैले च्यामिनीलाई समेत कति पुर्याइदिनँ भने बिचरीले लगी पनि तर ऊ यथावत घरमै विद्यमान अनि हामीले हार मान्यौँ उसलाई बस्न दियौँ मैले यहाँ मनोवैज्ञानिक प्रक्रिया अप्नाएँ अर्को कुकुरलाई उसकै सामु बढी माया गरिदिएर उसमा ईर्ष्याको भावना उमार्न खोजेँ लाग्यो हतोत्साह भएर स्वयं घरको परित्याग गरिहाल्छ कि भनेर महाको रकमी वास्तै गर्दैन अरूलाई माया गरुन्जेल र सुतेको बाहना गर्छ उसलाई बोलाइटोपोले भने अघिको अभाव समेतको क्षतिपूर्ति गर्दै गालामै मय खाना आउँछ मेरो केही लागेन परिस्थितिलाई विधिकै हातमा छाडिदिएँ गरिब की इच्छा पूर्ण कर दो इच्छा तुम तो गरीब जाऊ मैं धोबे बलिहारी जाऊ मैं धोबे हारी, आठ वर्ष बित्यो ऊ हाम्रो घरको वातावरणमा भिजियो एक प्रकारले हामीले उसलाई बिर्स्यौँ पनि बलाद्मी अर्थात् कुकुरको नजरमा सफा लुगा लाउने वा प्यान्ट भेट्ने व्यक्ति आयो भने ऊ भौँ गरेर खल्ली खल्ली मचाउँछ नत्र झाम्रे झुम्रे आयो भने झम्टिहाल्छ टोकिहाल्छ बहुतै एकहोरे मस्तिष्क थियो त्यसको तर उसको एउटा कुरा साह्रै मन पर्यो मलाई ऊ मलाई पुर्याउन आउने आफ्नो इलाकासम्म र आफ्नै इलाकासम्म म आएको बेलुका पर्खिरहने म जान्दिनँ उसको यस चाकरी मनोवृत्तिमा उसको के दिए थियो कारण मैले उसलाई कहिले धाप दिइनँ समय बित्दै गयो ऊ बुढो भएछ मैले थाहा पाइनँ म प्राउड भएँ उसले थाहा पायो पाएन कुन्नी यसपालि कार्तिकमा उसको अनौठो रूप देखेँ कार्तिकको कुकुर भनेपछि अन्य कुनै विश्लेषण वा व्याख्याको आवश्यकता पर्दैन ऊ अशक्त भइसकेको थियो तापनि आफ्नो घरको कम्पाउन्डभित्र बाहिरिया वर्जित थिए उसकी प्रिया अन्त गए उसलाई वास्ता छैन उसकी प्रियाले अन्यलाई घरभित्र उसले ऊ युद्ध गर्न तयार फेरि उसकी प्रिया पनि उसकै सङ्गत मन पराउँछ तर तर ऊ शक्तिहीन छ अनि ऊ रिसाउँछे कत्रो मनोविज्ञान छ यसमा म मानिसलाई पृष्ठभूमिमा दाँजिरहेको थिएँ मजा लुटिरहेको थिएँ अकस्मात ऊ हराउँछ एक दिन घर चाहिँ केन्द्रीय छात्रावासको छेउमै बस्छ ऊ झोक्राएको छ डाक्यो आउँदैन झन् नचिनेको पो व्यवहार गर्छ मेरो मन मेरो मेरो पछि थाहा पाएँ मर्ने बेला भएपछि कुकुर घर छाडेर हिँड्दो रहेछ घरको मोह र ममता अँगालेर ऊ मर्न चाहन्न मर्नु अघिको उसको यो सन्यास हो अनि मलाई लाग्यो मृत्युको सूचना सबैले पाउँदा रहेछन् क्यारे सुनेको छु हात्तीहरूको पनि आफ्नै चियान हुन्छ र मृत्युको पूर्वाभास पाउन साथै हात्तीले बथानको परित्याग गर्छ र एक्लो लाग्छ त अनकन्टारतिर मानिसलाई यस दैवी ज्ञानबाट निश्चय पनि अलग राखिएको थिएन होला वैज्ञानिक प्रसाधन प्राप्त गर्न हामीले निश्चय पनि यी प्राकृतिक गुणहरू उसैलाई बन्धक राखेका होला यसो सोची हेरे संसारमा प्राय जम्मै धर्ममा आत्मज्ञानको उल्लेख आउँछ सबैले चिन्तन मनन र ध्यानको महत्व बताएका छन् हामी मात्र त्यस प्रक्रियालाई समेत वैज्ञानिक प्रसाधनलाई सुम्पिन लालायित छौँ कम्प्युटर्स आविष्कार गरेर हामीले ज्ञानको भण्डार पनि उसलाई दिने प्रयास गर्दैछौँ यो कार्य असल हो या होइन त्यसका दुवै पक्षमा जोरदार बहस गर्न सकिन्छ तर त्यसको परिणाम आफ्नो जीवनमा त्यसको असर नपरी त्यसबाट आएको प्रभाव नबुझी हामी भन्न सक्दैनौँ जस्तै उदाहरणका लागि शिक्षाको विकास हेरौँ आश्रममा गुरुको नोकरी गरी प्राप्त हुने शिक्षाको पद्धति कोल्टे फर्काँदै फर्कँदै टेलिभिजनको क्लासमा परिणत भइसकेको छ जस पद्धतिद्वारा एउटा गुरुले असङ्ख्य चेलालाई ज्ञान वितरण गर्न सक्छ शिक्षा जनसुलभ त निश्चय पनि भयो तर यस प्राप्तिका लागि हामीले एउटा कुरा त्याग्नु पर्यो त्यो हो शिक्षक शिक्षित बीचको आत्मीय संसर्ग चारित्रिक विशेषताहरू दो दुवैका आफ्नै छन् जोसँगै बसुट गर्दा गर्दै एकअर्कालाई आन्दोलित गर्छन् विद्यार्थीको अनुहार हेरेर गुरुले जुन प्रकारले नामधाम जम्मै थाहा पाएर व्यवहार गर्छन् त्यसमा शिक्षा दिँदा जुन आनन्द आउँछ त्यो टेलिभिजनको क्यामेराको लेन्स निहारेर निश्चय पनि आउँदैन होला मेरो कुराको समर्थनमा मलाई दुई महान व्यक्तित्वको स्मरण आइरहेछ विस्टन चर्चिल र जोन गिलगुट विस्टन चर्चिलले प्रसिद्धि पाइसकेपछि बिबिसीले उनलाई निम्ति आयो चर्चिल जान्छन् र ब्रोडकास्टिङ रूपमा उनलाई एक्लै छाड्दा उनी भन्छन् श्रोता नभए म केही बोल्दिनँ भनिन्छ यस कार्यक्रमको प्रचार भइसकेको छ तपाईँलाई हजारौँ व्यक्ति पर्खिराखेका छन् उनी भन्छन् जे होस् कोठामा एक्लै फतफताउने बौलामा होइन तिमी अगाडि बस तिमीसँग म कुरा गर्छु जुन गिलगुडलाई एउटा पत्रकारले सोध्यो तपाईँलाई रङ्गमञ्चमा काम गर्न मजा लाग्यो कि फिल्ममा उनी भन्छन् रङ्गमञ्चमा त्यहाँ दर्शक सामान्य हुन्छ आफ्नो प्रत्येक एक्टिङको प्रतिक्रिया दर्शकबाट प्रसारित भइरहेको पाइन्छ सफलता वा असफलताको स्वाद तातो पाइन्छ त्यसमा पार्टिसिपेसनको आनन्द छ जो क्यामेराबाट सम्भव छैन शिक्षामा पार्टिसिपेसनको स्वाद गुमाएर हामीले को के गुमायौँ त्यो विचारणीय छ यही कुरा मूल्याङ्कन गर्न क्यालिफोर्नियामा साल एक अनौठो स्कुलको स्थापना भएको छ सहरभन्दा निकै बाहिर एक क्याम्पसमा त्यो स्कुल छ विद्यार्थीको सङ्ख्या सिर्फ बिस छ स्कुलको कुनै पाठ्यक्रम छैन क्लासरुम छैनन् कमसेकम एकनासे बेन्च छैनन् विद्यार्थीलाई जे मन लाग्छ उही पढोस् सामग्री मात्र उपलब्ध गरिदिन्छ स्कुलले अध्यापक आफ्ना कोठामा आफैमा मस्त विद्यार्थीलाई स्वतन्त्रता छ जुन बेला उससँग प्रश्न गरेर आफ्नो शङ्का समाधान गर्न सक्छ पूर्ण स्वतन्त्रता प्रदान गरिएको यस स्कुलमा टाइम टेबल छैन पोछ्यानमा पल्टेर पढ बैठकमा पढ भान्सामा पढ रक्सी खाएर पढ चुरोट खाँदै पढ रुखमुनि गएर पढ अथवा पढ्न मन नलाग्ने नपढ पढ्न मन लाग्ने विषय पढ मन नलाग्ने विषय छुँदै नछौ वर्षको अध्ययन रिपोर्ट प्रकाशमा आयो त्यसको केही पङ्क्तिले मेरो ध्यान आकर्षित गर्यो स्वेच्छाले अप्नाएको विषयमा विद्यार्थीले अन्य स्कुलमा गर्ने तीन वर्षको ज्ञान त्यहाँ एक वर्षमै हासिल गरेछ कसै कसैलाई इच्छित विषय थाहा पाउन पनि छ महिना यताउता भड्किनु पर्यो तर जब तादात्म्य भयो उनले गतिमा फड्का मारे सबभन्दा मुख्य कुरा छ उनमा उम्रेको आत्मविश्वास आफ्नो स्वेच्छाले आफ्नो विषय छान्दा र त्यसलाई स्वेच्छाले पढ्दा उनलाई आत्मसन्तुष्टि हुन्छ आत्मसन्तुष्टि भनेको कम कुरा होइन मेरो कुकुर मर्यो मरेन मलाई थाहा छैन आजकल देखिन छाड्यो तर लाग्दछ उसले पनि आत्मसन्तुष्टि निश्चय पायो होला कमसेकम पार्टिसिपेसनको स्वाद त उसले आफैले निकाली छाड्यो बरु मैले उसको भावनाको कदर उसको मृत्युपछि मात्र गर्न सकेँ यहाँनिर मलाई लाग्दछ जीवनमा कत्रो ठुलो कुरा मैले गुमाइराखेको रहेछु त्यो हो लगनशीलता जीवनमा सिक्न कहिल्यै छाडिँदैन रहेछ वा भनौँ जीवनले हामीलाई सिकाउन छाड्दैन रहेछ सिक्ने कुरामा अल्छी मानेको भए जीवन झर्किँदो रहेछ र कुकुरलाई पनि गुरुको अवतार बनाई पठाइदिँदो रहेछ कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको निबन्धको शीर्षक जीवन एक प्राध्यापक हो यसलाई हामीले शङ्कर लामिछानेको निबन्ध संग्रह गोधुली संसारबाट वाचन गरेर सुनाएका हौं गोधुली संसारभित्रका अरू निबन्धहरू लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ अहिले उज्यालो नाइन्टी नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी आज शंकर लामिछानेको निबन्ध संग्रह गोधुली संसारबाट निबन्धहरू सुनिरहेका छौं यसअघि हामीले दुईवटा निबन्धहरू सुन्यौं गोदुली संसारबाटै अब हामीले सुन्ने निबन्धको शीर्षक छ पढ्ने तपस्या तीन दिनदेखि एक पङ्क्ति लेख्न सकेको थिएन कहिलेकाहीँ त्यस्तै हुन्छ चित्त अस्थिर भएका अवसरमा सृजना सम्भव छैन त्यस्तो अवस्था भएको बेला अरू के गर्छन् कुन्नी म चाहिँ कि त एकदमै सस्तो र हलुको कुरा पढ्ने प्रयास गर्छु कि त ज्यादै गहन अघिल्लोले मनलाई चिप्लाइदिन्छ भने अर्कोले एकाग्रताको माध्यमद्वारा चित्तलाई ग्रहण गरी एक शान्ति दिन्छ अध्ययनबाट ज्ञान बढ्ने कुरा सबैलाई थाहा छ तर त्यसको अर्को पक्ष पनि छ त्यो हो हृदयमा भएका दुविधाहरू पनि तिनले समाधान गरिदिन्छ मलाई सम्झना आइरहेछ डाक्टर सुमनको उनको एउटा बानी छ प्रत्येक बिहान उनी आधा घण्टा जति पूजा गर्दछन् कुटनीतिक सेवामा आएका मानिसले पूजा गर्ने कुरा सुन्दा पहिलोचोटि म छक्क परेँ पछि आत्मीयता बढेपछि उनको पूजा गर्ने विधि पनि थाहा भयो हुन त कमै व्यक्ति अगाडि उनले पूजा गरेका होलान् तर त्यहाँ मूर्ति वा ईश्वरको तस्विर हुँदैन हुन्छ श्री रामायण गीता तथा अन्य एक दुई पुस्तक भनौँ रविन्द्रका गीतको सङ्कलन वा बच्चनकै कविता सङ्कलन प्रत्येक बिहान उनी हरेक पुस्तकका केही अंश पढ्छन् यही छ उनको स्मरणीय शक्तिको विलक्षणताको कुञ्जी यस वर्ष उनी यहाँ आएका थिए होटलमा बसेका थिए भेट्न गए बिहान गफकाफपछि पूजा गर्न बसे झन्डै बाह्र बज्न लागेको थियो मानिसको जमघटबाट उनलाई फुर्सद नमिलेको पछि अरू गएपछि भन्छन् तिमी बियर खाऊ म पूजा गरेपछि सामेल हुन्छु अनि लन्च खाउँला सँगै छक्क परे पूजा त मैले बिर्सिसकेको सानो सुटकेस झिकेर फिजाए उनले र थाले आफ्नो नित्य कर्म गर्न म हेरिरहेँ पछि सोधेँ यात्रामा के गर्छौ भन्छन् आजसम्म बाधा परेको छैन अनि यसै सिलसिलामा बताउँछन् नेपालमा सांस्कृतिक सहचारी बनाउने भारत सरकारको आग्रह पटक अस्वीकार गरिसकेपछि तेस्रो पटक पुनः प्रस्ताव आयो अनि उनी दुविधामा परेछन् भन्छन् रामायणमा त्यो दिन पाठ गरेको दोहाले उनको दुविधा समाधान गरिदियो चाहिँ अशान्त तथा अस्थिर मन भएको बेला मात्र पढ्छु त हिजो र अस्ति त उपनिषद नै पढिरहेँ यस किताबको पनि अनौठो कथा छ गीता प्रेसद्वारा प्रकाशित शङ्कराचार्यद्वारा भाष्य गरिएको यो पुस्तक मैले चुडा प्रसाद शर्माबाट पाएको उहाँले यसको अध्ययन सन् उन्नाइस सय एकचालिसको अक्टोबरमा जेलमा पर्नुभएको रहेछ अरू त त्यस्तै हो मुद्रणका गल्तीहरू पनि दाजुले सबै ठाउँमा सच्याएको देख्दा म छक्क परेँ उहाँले पनि एकपटक मात्र सरसरी हेरेको निश्चय पनि होइन बीचबीचमा अनेक चिन्ह छन् विशेष अर्थ स्मरण गराउँदा होलान् ती पदहरूले उहाँलाई र तिन दिनदेखिको यो बाँझोपनबाट वाक्क लागेर मैले उपनिषद्को सारा लिएँ पढ्दै गएँ पढ्दै गएँ माण्डुक्य उपनिषद पढ्दै थिए त्यहाँ आयो अव्यक्ता एव एन्तमस्तु स्फुटा एव चय बही कल्पिता एव ते सर्वे विशेष्युत्यन्तरे अर्थ छ आन्तरिक जुन पदार्थ छन् ती अव्यक्त नै छन् र बाहिर हुने स्पष्ट देखिन्छन् तथापि ती सब कल्पित नै हुन् उनको विशेषता त इन्द्रियहरूको फरकमा मात्र छ आधा घण्टा अघि यो पढेपछि मेरो बाँझोपन सोता समाप्त भयो तिन चारचोटि अर्थको मनन गरेँ अनि कलम समाते यस पदको वास्तविक अर्थपट्टि म जान्न कारण त्यसको अर्थ स्वत स्पष्ट छ मलाई झाङ्गल झुङ्गल पारेको त त्यस अर्थलाई साहित्य रचनाको सन्दर्भमा हेर्दा हामीले अभिव्यक्त गर्न चाहेका कुरा पूर्णतया अभिव्यक्त हुँदैनन् ती जो हामी सृजना गर्छौं ती स्पष्ट भए पनि कल्पित हुन् अर्थात् यथार्थ होइनन् उनको विशेषताको अन्तर हाम्रो ग्रहण गर्ने इन्द्रिय र हाम्रो सृजना गर्ने इन्द्रियको अन्तरमा अन्तर छ अनि मलाई लाग्यो साँच्चै नै हामीले एकपटक मात्र यथार्थलाई पूर्ण रूपमा पक्रन र अभिव्यक्त गर्न सके फेरि फेरि लेख्ने व्यथाले पिर्ने छैन यसपछिको पद छ जीवम कल्पयते पूर्वतत्व भावन पृथाग विधान शैव यथा विद्यास तथा स्मृति अर्थ दिइएको छ त्यस ईश्वरले सबभन्दा पहिले जीवको कल्पना गर्छ अनि विभिन्न प्रकारको बाह्य र आध्यात्मिक पदार्थको कल्पना गर्छ त्यस जीवको जुन किसिमको विज्ञान हुन्छ उस्तै नै उसको स्मृति हुन्छ मेरो अर्थ छ म लेख्छु भनी म सोध्छु अनि बाहिरभित्र खोज तलास गर्न थाल्छु जुन किसिमको लेखन यो त्यसले आफ्नो रूप स्वयं आफ्नै विज्ञानबाट लिइहाल्छ अनि आउँछ प्राणा दिविरन्तश्च भावै रे तैर्विकल्पत मायै सा तस्य देवस्य एया सम्मोहित स्वयं अर्थ दिइएको छ यो जो यी प्राणादि अनन्त भावद्वारा विकल्पित भइरहेछ त्यो उही प्रकाशमय आत्मदेवको माया हो र यसबाट ऊ स्वयं मोहित भइरहेछ मेरो अर्थ छ हामी लेखक जुन अनेक प्रयास गर्छौँ र सृजना गर्छौँ त्यो हाम्रो एउटै अनुभूतिको अनेक माया हो र यसबाट हामी स्वयं मोहित भइरहेछौँ यसपछि आउँछ प्राण इति प्राणविदो भूतानीति च तद्विद गुडा इति गुडविद त्वानित च तद्वित अर्थ छ प्राण पोषक भन्छन् प्राण नै जगतको कारण हो भूतज्ञहरू प्रत्यक्षवादी चारवाकादिको भनाइ छ पृथ्वी आदि चार भूत नै परमार्थ हुन् गुणलाई चिन्नेहरू सांख्यवादी भन्छन् गुण नै सृष्टिको हेतु हो तथा तत्वज्ञ शैव भन्छन् आत्मा अविद्या तथा शिव यी तीन तत्त्वहरू नै जगतका प्रवर्तक हुन् श्लोकहरूमा वेदज्ञ याज्ञिक भोक्ता भोज्यका मर्मज्ञ सूक्ष्मवेता स्थूलवादी मूर्तवादी अमूर्तवादी कालज्ञ स्वरोदय शास्त्री वादवेत्ता भुवनकोशवेत्ता मनोविद बुद्धिवादी चित्तज्ञ धर्माधर्मवेत्ताहरू सांख्यवादीका पच्चिस तत्त्व पातञ्जल मताम्बलीका छब्बिस तत्त्व तथा पाशुपतहरूको एकतिस तत्त्व तथा अन्यान्यको अनेक अनन्त भेदको वर्णन गरिएको छ हुँदाहुँदा लौकिक आश्रमवादी लिङ्गवादी तथा पर र अपर ब्रह्मवादी सृष्टिवेत्ता लयवादी स्थितिवेत्ता तथा सबैवादीको चर्चा गरिन्छ अनि आउँछ यम भावम दर्शयद्यस्य तम भावम सतुपश्यति तम चावसित भूत्वासो तद्ग्रह समुपैति ततम अर्थ दिएको छ गुरु जसलाई जुन भाव बताउँछन् ऊ त्यहाँ नै आत्मस्वरूपबाट हेर्न थाल्छ तथा यस प्रकार हेर्ने त्यस व्यक्तिको त्यो भाव तद्भुप बनी रक्षा गर्न थाल्छ फेरि त्यस भावमा हुने अभिनिवेश उसको आत्मभावमा प्राप्त हुन जान्छ म यहाँ मेरो स्वयंको अर्थ दिन्न तपाईँ स्वयं लगाउनुहोस् अन्तमा एउटा अर्को श्लोक यतै रेसु पृथक भावै पृथक वैति लक्षित एवं यो देह तत्वेन कल्पयत्सो विसङ्गित अर्थ दिएको छ यसरी सबको अधिष्ठान भएबाट यी प्राणादि अपृथक भावहरूबाट पृथक नभए पनि अज्ञानीहरूबाट यो आत्मा भिन्न नै मानिएको छ यस कुरालाई जो वास्तविक रूपमा बुझ्दछ ऊ निशङ्क बनी वेदार्थको कल्पना गर्न सक्दछ मेरो यहाँनिर एउटै लक्ष्य छ पढ्ने मान्छेले अपृथक भावहरू नअप्नाइ पढ्यो भने उसले लेखकको मूल अनुभूति निशङ्क पाउन सक्छ यसभन्दा अघिका कैयन लेखमा मैले लेखन कलाका चेतन प्रवाह शैली उपर लेखेको छु असल पठन कला पनि ठूलो तपस्याको परिणाम हो यही विचार गरौँ अक्षरहरू उपर हामी अभ्यस्त भएपछि वाक्यमा आँखा चिप्लिँदै जान्छ अर्थ स्वयं उद्घाटित हुँदै जान्छन् तपस्या यहाँ पूर्ण हुँदैन राष्ट्रपति केनेडी प्रत्येक पेजको चार पङ्क्ति एकै दृष्टिमा पढ्न सक्थे भनौं बीस पङ्क्तिलाई हामीले बीस पटक नजर दिनु पर्यो भने उनलाई पाँच पटक मात्र पर्दथ्यो अझ संसारमा यस्ता व्यक्ति पनि छन् जो एक पूरा पृष्ठ झ्वाट्ट हेरेर पुनः माथिदेखि अक्षरसह अङ्कित गर्न सक्छन् यस शक्तिलाई अङ्ग्रेजीमा फोटोग्राफिक मेमोरी भन्छन् फोटोग्राफिक मेमोरीको एउटै गुण हुन्छ त्यसका नेगेटिभ अनएक्सपोज हुन्छन् अर्थात् तिनमा पूर्वाग्रह पटक्कै हुँदैन लेखकका रूपमा त्यसरी सृजना गर्नु बहुतै गाह्रो छ र सायद त्यत्तिकै गाह्रो पनि छ पाठकको रूपमा त्यसरी पढ्न सक्ने क्षमता उमार्नु भन्छन् निर्विकल्प तथा निष्काम नभई ईश्वरसँग आत्मसात गर्न सकिँदैन त्यही रूपमा सफल लेखनीको अनन्त भावद्वारा विकल्पित भइरहेको प्रकाशमय मायामा मोहित हुन हामी कत्तिको सफल पाठक छौं यस दृष्टिबाट कहिले विचार गर्नुभएको छ तपाईँले श्रुति सम्वेकमा अहिले हामीले सुनेको निबन्धको शीर्षक थियो पढ्ने तपस्या शङ्कर लामी साहेबको निबन्ध संग्रह गोधुली संसारबाट हामीले यसलाई वाचन गरेका थियौं आजको श्रुति सम्वेगमा हामीले गोधुली संसारभित्रका तीनवटा निबन्धहरू तपाईँलाई सुनायौं हाम्रो निबन्धको प्रस्तुति तपाईँलाई कस्तो लाग्यो कार्यक्रम श्रुति सम्वेकमा पत्राचार गर्नको लागि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक पोस्ट बक्स नम्बर छ चार छ नौ उज्यालो नाइन्टी नेटवर्क काठमाडौँ नेपाल इमेलका लागि S H R U T I Shruti at UNN dot com dot एनपीमा इमेल लेख्न सक्नुहुन्छ हवस् त अर्को साता फेरि शङ्कर लामिछानेको निबन्ध संग्रह गोदुली संसारभित्रका अरू निबन्धहरू लिएर आउने नै छौँ तबसम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे विदा हुन्छौँ नमस्कार शुभरात्री